नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जाने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो मदन भण्डारी सधैँ कार्यक्रम मुक्तक माला लिएर उपस्थित भइसकेको छु मलाई प्रविधि समिशनमा सधैँ चाहिँ उसै गरी देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ तपाईँले अहिले हामीलाई एकानब्बे दशमलव छ मेगार्चको ध्वनि तरङ्गमा पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot Radio Vision dot com dot NP log in गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ सरकार विरुद्ध खेदो खन्नेहरू कुन दुलोभित्र छन् सरकार विरुद्ध खेदो खन्नेहरू कुन दुलोभित्र छन् अनि देशभक्त सपुत बन्नेहरू कुन दुलोभित्र छन् दुई महिनादेखि सडक सुनसान देखिरहेको छु अझै लिपुले हाम्रो भन्नेहरू कुन दुलोभित्र छन् ओहो यो मुक्तक मुक्तकार नवराज विष्ट सफलजीको काठमाडौँबाट उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भयो आजको यो वसाईमा मुक्तकार नवराज विष्टजीका यिनै मुक्तकिला हरपहरूसँगै मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे अर्को मुक्तक पनि छ उहाँकै मसँग बहादुरीको उत्सव धुमधामले लाउँदैमा सम्मान पुग्दैन बहादुरीको उत्सव धुमधामले लाउँदैमा सम्मान पुग्दैन अनि राष्ट्रभक्तिको गीत गाउँदैमा सम्मान पुग्दैन सरकार राष्ट्र निर्माताको बहादुरी सङ्ग्रहालयमा राख्नुपर्छ चोकमा एउटा शालिक ठडाउँदैमा सम्मान पुग्दैन यो गजबको मुक्त हजुर नवराज विष्ट सफल नै यो मुक्तकमा भने उहाँले ठेगाना सिन्धुपाल्चोक लेख्नु भएको छ सम्भवत उहाँको घर सिन्धुपालचोक हो अहिले उहाँ काठमाडौँमा हुनुहुन्छ आजको बसाइमा सुरुवातमा उहाँका मिठा मिठा दुई मुक्त करपहरू हामीले सुन्यौँ आजको यो कार्यक्रममा श्रोता तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् तपाईँले Muktakmala at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म आलो पालो तपाईँहरूले पठाउनुभएका मुक्त करपहरू लिँदै जानेछु हेरौँ निर्धारित समयभित्र कति सक्छु म मुक्तक राख्न हामीलाई सुन्दै रहनुहोला कार्यक्रममा म मुक्तक नै जोड्न चाहन्छु सबैका आफ्नो मन जलेको चाहिँ लाग्यो सबैका आफ्नो मन जलेको चाहिँ लाग्यो पिँढै पीडाले मात्र जीवन चलेको झी लाग्यो भन्न त विश्वासले संसार अडेको छ भन्छन् तर विश्वासले संसार छन् ढलेको झी लाग्यो यसरी यो बसैमा आउनुभयो मुक्तकार निराजन रिजालजी धादिङ उहाँको घर हो निराजन रिजालजीका मुक्त अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता सुनिल राणा बिरहीजीको बजार भाउ उकालो लागेर मारियो बजार भाउ उकालो लागेर मारियो तोकिएको सिमाना नागेर मारियो बालबच्चा साना छँदै म वृद्धलाई महँगीले हात र खुट्टा बाँधेर मारियो महँगीले गर्नु गरेको छ पिर्नु पिरेको छ मुक्तकार हुनुहुन्छ सुनिल राणा विरही बनगाड कुपिन्ने तिन सलियानुमाको घर हो अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्छौँ निकै मनसुने गीत छ मनसुने मुक्तक सँगसँगै रत्नापुन मगर्सीको मुक्तक मसँग छ रुकुम पश्चिम उहाँको घर हो रत्नापुन मगर्सीको मुक्तक मुक्तक सँगसँगै कार्यक्रममा पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता बगाएर रगतको कुलो शहीद हुनुभयो बगाएर रगतको कुलो शहीद हुनुभयो कोही सानो कोही ठुलो शहीद हुनुभयो देशको भलाइका निम्ति रात खटेर पत्कियो कट्ठै घरको चुलो शहीद हुनुभयो मेरै रगतले देशै भिजे थियो मेरै रगतले देशै भिजे थियो म शहीद भए आमा, म शहीद भएको धेरै भयो मेरो देश उस्तै छ रे आमा मेरो देश उस्तै मेरै रगतले संसार भिजे थियो म महान भएरे आमा म महान भएको धेरै भयो मेरो देश उस्तै छ रे आमा मेरो देश साकार हुँदैनन् उदाङ्गो झुप्पडीमा छानो देऊ यहाँ पाइला अड्याउने माटो देऊ यहाँ पाइला अड्याउने माटो देऊ मेरो अन्तिम सासले देह छोडे थियो मसाले भएरे आमा मसाले भएको धेरै भयो रत्नापुन मगर्जीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा सुन्दै हुनुहुन्छ म तपाईँहरूकै मुक्त खराबहरू कार्यक्रममा लिइरहेको छु श्रोता सङ्ग्रामले बनेको मान्छे विचारले चल्ने मान्छे सङ्ग्रामले बनेको मान्छे विचारले चल्ने मान्छे ती अध्यारा बस्तीहरूमा मसाल चाहिँ बल्ने मान्छे तिम्रो वर्गले पिएर तिम्रो नस्लले थिचिएर पर्दा पछाडि बस्न विवश छ युग बदल्ने मान्छे ओहो हो यो मुक्तक प्रचण्ड सापकोटाजीको हर्मी तिन सिरानचोक गोर्खा उहाँको घर हो पर्दा पछाडि बस्न विवश छ युग बदल्ने मान्छे मुक्तकार प्रचण्ड सापकोटाजीका मुक्त परिसँगै अर्को मुक्तक म लिइहाल्छु मसँग मुक्तक छ सुभाष थापा मगर्जीको भैन कसैको हाई हाई चिन्दैन कसैले भएन कसैको हाई हाई चिन्दैन कसैले छैनन् खानदानी दाजुभाइ चिन्दैन कसैले मान्छेहरू पैसावालाको आसपास पर्छन् म जस्तो गरिब दुखीलाई चिन्दैन कसैले आहा यो मुक्तक सुभाष थापा मगर्जीको हाङ गाउँपालिका सात खोटाङ उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ मुक्तक नालामा आउँदै गर्नुहुन्छ मिठो माया बोकेर अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ दिनेश विशीजीको सोच्न थाल्छन् निकै विद्वान कहिले गएन सोच्न थाल्छन् निकै विद्वान कहिले गएन गर्न थाल्छन् मेरै गुणगान कहिले गएन मैले सफलताको शिखर सुमेको हेर्नेहरूको मेरो पैतालाको फोकामा ध्यान कहिले गएन दिनेश पिसिजी नियमित रूपमा आउँदै गर्नुहुन्छ मुक्तकार दिनेश विशिषजी हामीहरू समक्ष चौकुने गाउँपालिका चार बिचौरा सुर्खेत उहाँको घर हो हाल उहाँ राजधानीमा हुनुहुन्छ अहिले त हामीसँग धेरै राजधानी छन् परदेश परदेशको राजधानी छ पक्कै तपाईँ देशको राजधानीमा हुनुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ कमल कडायतजीको चुपचाप अर्कैको घरबार बसाएर गयो चुपचाप अर्कैको घरबार बसाएर गयो मलाई रुवाएर उसलाई मसाएर गयो पक्की एक दिन शराब लाग्नेछ मेरो किनकि म गरिबलाई फसाएर गयो कमल कडायतजी मेले गाउँपालिका छ सोडोसा अछामबाट यसरी आइरहँदा टेकराज कडायतजी मेलेख गाउँपालिका छ सोडसा अछामबाट मुक्तकमा यसो भन्नुहुन्छ उहाँको मुक्तक सँगसँगै हामी सुन्नेछौँ कार्यक्रममा अर्को गीत टेकराज कडायतजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता बसाएकी छेउरिन त घर कस्तो चल्दैछ बसाएकी छेउरिन त घर कस्तो चल्दैछ दाम्पत्य जीवनको सफर कस्तो चल्दैछ मलाई मारे पनि मेरो चिता चलाए पनि सोध्न मन छ तिम्रो खबर कस्तो चल्दैछ तिमीले बिर्सेनी लाखै छ तिमीले सम्झेनी लाखै छ जे हुनु थियो भइसक्यो दुःख सुख चल्दैछ जे हुनु थियो भइसक्यो दुःख यात्रामा हिँड्दै जाँदा दोबाटोमा हामी मिसियौ एउटै चाहना भएर पनि चौबाटोमा हामी छुटियौ जीवन यात्रामा हिँड्दै जाँदा दोबाटोमा हामी मिसियौ एउटै चाहना भएर छ जे बित्नु बितिसक्यो जसो तसो चल्दैछ जे बित्नु बितिसक्यो जसो तसो चल्दैछ तिमीलाई बिर्सेनी लाखै छ नग्लानी कति नै छैन जानी नजानी मैले जे गरे पछुता पनि मलाई छैन आफ्नो विगत सम्झेर मलाई आत्मगानी कति नै छैन जानी नजानी मैले जे गरे पछुता पनि मलाई सहनु सके केही देउ लाखै छ तिमीलाई बिर्सेनी लाखै छ तिमीलाई सम्झेनी लाखै छ जे हुनु टेकराज कडाजीको मुक्तक सँग सँगै हामीले गीत सुन्यौं कार्यक्रम मुक्तक नाला श्रोता तपाईँ सुनिरहनु भएको छ मुक्तक मुक्तकमाला श्रोता तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह हुँदाहुँदै पनि तपाईँले सुन्न छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर तपाईँले मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो बसाइमा म तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त करापहरू कार्यक्रममा जोडिरहेको छु ढिला नगरी कार्यक्रममा म मुक्तक नै लिन चाहन्छु कुनै दिन अवश्य त्यो पल हुनेछ कुनै दिन अवश्य त्यो पल हुनेछ जहाँ न राजनीति न छल हुनेछ त्यो दिन यो रङ्गमञ्चको म दर्शक बनेर हेर्नेछु को कति सफल हुनेछ यो मुक्तक मुक्तकार मदन घिमरेजीको निकै मिठो मुक्तक मदन घिमरेजीको तर मुक्तक सँगसँगै उहाँले आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ पक्कै आउने आउने पाला जोड्नुहुन्छ अर्को मुक्तक मसँग छ प्रेम बहादुर बाघ छेत्रीजीको सिकाउनै पर्दैन केही कुराको ज्ञान मोबाइलमा हुन्छ सिकाउनै पर्दैन केही कुराको ज्ञान मोबाइलमा हुन्छ पिउनदेखि हाकिमसम्म चिन्जान मोबाइलमा हुन्छ गोठालो गर्दै स्कुल जान खोज्दै उहिलेका मान्छेहरू अहिलेका मान्छेको बच्चैदेखि ध्यान मोबाइलमा हुन्छ ओहो यो मुक्तक मुक्तकार प्रेम बहादुर बाग छेत्रीजीको पचङमाको घर हो हजुर अहिले उहाँ भारतमा हुनुहुन्छ मसँग मुक्तक छ अर्को श्रोता आनन्द तामाङजीको भएन भन्दैमा काम गर्दै हिँड्नुपर्छ र भएन भन्दैमा काम गर्दै हिँड्नुपर्छ र गरेर पुरै तामछाम गर्दै हिँड्नुपर्छ र गरिब छस् प्रस्ताव स्वीकार्दिन भने भइगयो नि के बा आमाकै बदनाम गर्दै हिँड्नुपर्छ र यो मुक्तक मुक्तकार अनन्त तामाङजीको हजुर उहाँको घर मकवानपुर हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु श्रोता कार्यक्रममा मसँग मुक्तक छ देव छेत्री कुमाई दिपजीको मनका रहरहरू मनमै मरे म परदेशीको मनका रहरहरू मनमै मरे म परदेशीको हजारौँ चाह कुहिएर झरे म परदेशीको घर फर्कने ठेगान छैन पराई मुलुकमा छु प्रिया पिर नगरे फर्न परे म परदेशीको यो पाला मुक्तक मालामा यसरी मार्मिक ढङ्गले आउनुभयो देव छेत्री कुमाई देवजी बनगाड कुपिन्डे नौ सल्यान उहाँको घर हो भवनी श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग मुक्तक जीवन्त मगर जीवन्तजीको रहेको छ गौरी गङ्गा नगरपालिका चौमाला कैलाली उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ जीवन्त मगरजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता तिम्रो आँखाबाट बग्ने हर आँसु पिउने मन छ तिम्रो आँखाबाट बग्ने हर आँसु पिउने मन छ जीवनको हर दुःख मुस्कानले सिउने मन छ सानो सानो कुरामा रिसाउने नगर प्यारी तिमी जिन्दगीको हर पल तिमी सँगै जिउने मन छ मायाले बाँधिएको छ भने यो जिन्दगी मायाले बाँधिएको छ भने यो जिन्दगी के माया गर्नुहुन्न र के माया गर्नुहुन्न र मुखले नै नै नै भनेर भने नि मनले जाउँ जाउँ जाऊ भने भएको छ भने नजिकै पर्नुहुन्न र के माया के माया के माया गर्नुहुन्न र मायाले बाँधिएको छ भने यो जिन्दगी के माया गर्नुहुन्न र माया गर्नु गर्नुहुन्न तपाईँहरूले तपाईँको रेडियो तपाईँका बस रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा माला मुक्तकमाला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल लुकाए पल छ मायाले माना हो को पालुवा हो यो मनमा हुर्किएको विरतीको पालुवा त्यो मनमा सर्नुहुन्न र के माया गर्नुहुन्न र नबिना ढुङ्गाले मात्रै नदीको पार छैन लागि देउराले हो म कति सानो तिम्रै लागि देउराले बेसी तिमी झर्नुहुन्न र के माया गर्नुहुन्न र मुखले नाइ नाइ नाइ भनेर भन्ने मनले जाउँ जाउँ जाउँ भनेको छ भने नजिकै पर्नु हुन्न र के माया के माया के माया गर्नु हुन्न र मायाले बाँधिएको छ भने यो जिन्दगी माया गर्नुहुन्न र माया गरिनु जीवन्त मगर जीवन्त जीको मुक्तक मुक्तकसँग यो गीत तपाईँले सुन्नुभयो मुक्तक मालाको आजको यो बसाइमा श्रोता म तपाईँहरूकै मुक्त करपहरू आलो पालो लिइरहेको छु बग्ने खोला रहेछ छोला बगिसकियो बग्ने खोला रहेछ चोला बगिसकियो केही गर्छु भन्दा भन्दै पनि अघि सकियो यो जीवन भन्नु पनि त एक सिनेमा रहेछ आफ्नो लेखन त सकियो जिन्दगी सकियो यो मुक्तक सौगात रिजालजीको भूमिस्थान छ सिमले धादिङ उहाँको घर हो मुक्तक गजबको लेख्नुहुन्छ सौगात रिसालजी मुक्तक मालामा आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग नियमित रूपमा मिठो माया बाँड्नुहुन्छ उहाँ पनि हामीलाई मुक्तक मिठो लेख्नुहुन्छ मुक्तकार हुनुहुन्छ गणेश जप्रेल प्रयासरतजी तिम्रो नजिक आई कसरी भनौँ तिम्रो नजिक आई कसरी भनौँ र यो मन खुसी बनाई कसरी भनौ यो मनमा बसेकी मान्छे हो तिमी पराइकी हुँदा बधाई कसरी भनौ गणेश चप्रेल प्रयास र जीव बसाङका मुक्तकार हाल काठमाडौँबाट आउनुभयो हामीहरू समक्ष नियमित रूपमा आउँदै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ रामकुमार प्रधानजीको शान्ति लुट्न सक्नेहरू दरबारमा छन् शान्ति लुट्न सक्नेहरू दरबारमा छन् अचेल शक्ति भन्ने चिजै दरबारमा छन् सर्वहारा वर्गको लागि लडाइँ लड्नेहरू गरिब जनता मारेर राम्रो घरबारमा छन् रामकुमार प्रधानजी मकवानपुर थाहा नगरपालिका वार्ड नम्बर एकबाट आउनुभयो नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष अर्को मुक्तक समाजसँग मसँग साहित्यप्रेमी रूपेश पटेलजी के भन्ला भोलि समाज सुनेपछि के भन्ला भोलि समाज सुनेपछि कस्तो गरेछ कामकाज सुनेपछि जादु मन्त्र चलायो कि क्यारे कान्छी म प्रेमी भए तिम्रो आवाज सुनेपछि साहित्य प्रेमी रूपेश पटेलजी सम्भवतः पटक हुनुपर्छ बलरा नगरपालिका एघार छतौना सर्लाईबाट हामीहरू समक्ष आउनुभयो भने हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ श्रोता मसँग मुक्तक छ विशाल ठटालजीको रावा एक खोटाङ उहाँको घर हो विशाल ठटालजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा सङ्गीतको शैली तपाईँलाई श्रोता हामी सँगै सुख अनि दुःख गरौँला हामी सँगै सुख अनि दुःख गरौँला मुरी जे हुन्छ आफै भरौँला सुख अनि महल त दिन सक्दिनँ म तर मायामा म मर्नु परे पनि मरौँला मायामा सागर पनि तर्छु भन्छन् मुखले त साजिलै मर्छु भन्छन् कमै छ पिरातीमा मरेर देखाउने आफ्नो नाउँ प्रेम डायरीमा लेखाउने कमै छ पिरातीमा मरेर देखाउने आफ्नो नाउँ ठटालजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्सको कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला आजलाई भने श्रोता यति मात्रै तपाईँले पठाउनुभएका अन्य धेरै मुक्तक मसँग सुरक्षित छन् कार्यक्रममा म आलो पालो जोड्दै जानेछु हामीलाई सुन्दै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई भने छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्रि तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो सबै खुसीको लागि मैले आँसु स्वीकारे सानो तिम्रै तस्विर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगी भर तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो साथ दिन्छु भन्थ्यो आफै पराई हुन चाह्यो पराई हुन चाह्यो साथ दिन्छु भन्थ्यो आफै पराई हुन चाह्यो पराई हुन चाह्यो सोध्ने छैन किन फेरि सोध्ने छैन फेरि अन्तै माया लायो अन्तै माया लायो तिम्रै भलाइको लागि मैले चोटहरू स्वीकारे सानो तिम्रै तस्विर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगीभर तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रो सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो कलेजीमा तिम्रै नाम कोरेको छु मैले कोरेको छु मैले कलेजीमा तिम्रै नाम कोरेको छु मैले तस्विर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगी भर तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो